विरुद्धमा बन्द हडताल लगायतका विभिन्न कार्य नमस्कार आदरणीय श्रोताहरू मन्त्री परिषदको अध्यक्षले पहिलो पटक चुनावी सरकारको प्रमुख भइसकेपछि राष्ट्रको नाममा सम्बोधन गर्दै भन्नुभएको छ अब निर्वाचन हुन्छ स्वतन्त्र निष्पक्ष धाँधली रहित किसिमले सरकारले निर्वाचन गराउन सक्छ भनेर उहाँले उद्घोष गर्नु भएको छ तर पनि निर्वाचन गर्नको लागि धेरै चुनौतीहरू छ त्यो चुनौतीलाई सरकारले कसरी सामना गर्छ हिजो उच्चस्तरीय राजनीति समितिको बैठकले मक्सिर चार गते निर्वाचन गराउने सरकारको निर्णयको स्वागत गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी माओवादी लगायतका दलहरू चुनावको विपक्षमा उभिएका छन् यो अवस्थामा कसरी निर्वाचन होला अथवा निर्वाचनको तयारीको लागि सरकारले के के गर्दैछ भन्ने बारेमा आजको बाढी बहसमा म ऋषि धमला एउटा विशेष वार्ता लिएर उपस्थित भएको छु र साँच्ची के भन्ने हो निर्वाचनको विकल्प छैन तर पनि निर्वाचन गराउनको लागि सरकारले के के गर्दैछ त निर्वाचन आयोग के के गर्दैछ त राजनीतिक दल र सरकारको बिचमा कहिले कसरी संवाद हुन्छ भन्ने बारेमा आज हामी कुराकानी गर्दैछौँ अहिलेको अवस्थामा दलहरूको बिचमा सहमति अनिवार्य आवश्यकता हो हिजोको भाँडी बसमा नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भन्नुभएको थियो हामी चुनाव बहिष्कार गर्छौँ तर बिथोल्दैनौँ भनेर उहाँले उद्घोष गर्नुभएको थियो त्यसैले पनि चुनावको लागि दलहरूको बिचमा न्यूनतम सहमति अहिलेको अनिवार्य अवस्था हो त्यसैले गर्दाखेरि आज हामीले बाँडी बसमा एउटा यस्तो व्यक्तित्वसँग कुराकानी गर्दैछौँ साँच्चीकै सरकारले धेरै पटक धेरै पक्षसँग वार्ता गरियो वार्ता गर्दाखेरि सरकारले विभिन्न विभिन्न असन्तुष्ट पक्षलाई चुनावमा ल्याउनको लागि यी पहल पनि गर्यो त्यसैले यो पहलमा साँच्चीकै असन्तुष्ट पक्षहरूले के भने सरकारले के गर्यो भन्ने बारेमा आजको बाणी बहसमा हामी कुराकानी गर्दैछौँ हिजो मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले स्पष्ट रूपमा भन्नुभएको छ शक्ति सन्तुलन बिगारेको छैन भनेर उहाँले चुनावको विरोध नगरौँ भनेर पनि भन्नुभएको छ र उहाँले उद्घोष गर्नु भएको छ अहिलेको अवस्थामा निर्वाचनको विकल्प छैन भनेर नेपाली कङ्ग्रेसको वरिष्ठ नेता शेरबहादुर देउबा भारतबाट फर्किनु भएको छ मित्र राष्ट्र भारतको छ दिने भ्रमण सकेर देउबाले फर्कने बित्तिकै अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको अगाडि भन्नुभएको छ अब चुनावलाई सघाउनको लागि भारत तयार छ र अहिलेको अवस्थामा नेपालमा संविधान सभाकै निर्वाचन चाहन्छ भनेर उहाँले पनि उद्घोष गर्नुभएको छ त्यसैले आज हामी हिजो सरकारका प्रमुख चुनावी सरकारका प्रमुख खिलराज रेग्मीले राष्ट्रको नाममा जुन किसिमको सम्बोधन गर्नुभयो यसले एउटा माहौल सिर्जना गरेको छ चुनावको लागि हाम्रो बिचमा यतिखेर हुन्छ मुलुकको गृहमन्त्री परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरे घिमिरेजी यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु धन्यवाद संविधान सभाको निर्वाचन मक्सी चारमा त हुन्छ होइन हुन्छ कसरी हुन्छ हामीले संविधान सभाको निर्वाचनको लागि आवश्यक पर्ने कानुनी व्यवस्थाहरूको पूर्ण व्यवस्थाहरूलाई पूर्णता दिएका छौँ र निर्वाचनको लागि आवश्यक पर्ने अरू मतदाता नामावली सूची अन्तिम चरणमा पुगिसकेको छ निर्वाचनको तिथि घोषणा भइसकेको छ राजनैतिक दलहरू मा चुनावको सक्रियता बढेको छ र सरकारले आफ्ना तयारीहरूलाई सुरक्षा लगायतका अरू सम्पूर्ण तयारीहरूलाई अगाडि बढाइसकेको छ र अझ त्योभन्दा पनि बढी खास गरी नेपाली जनता जसले लामो समयदेखि आफूले चाहेअनुसारको संविधान देख्न लालयत छन् पर्खिरहेका छन् ती नेपाली जनताहरू अहिले चुनावको लागि व्यग्रताका साथ कुरेका छन् उनीहरू मानसिक हिसाबले र हरेक हिसाबले निर्वाचनको लागि उनीहरू तयारी हालतमा छन् त्यो नै अहिले चुनाव हुने सबभन्दा ठुला सङ्केतहरू हुन् तर पनि नेपाल कम्युनिस्ट पार्टी माओवादीको अध्यक्ष मोहन वैद्यले हामी चुनाव बहिष्कार गर्छौँ भनेर उद्घोष गर्नुभयो नि त उहाँले बहिष्कार गर्छु भनेर भनेको मलाई अहिलेसम्म थाहा छैन र मलाई विश्वास छ उहाँहरू जस्तो जिम्मेवार राजनीतिक दलले यो जनताको माझमा जाने र यो खास गरी यो त कुनै सरकार बनाउनुको लागि गरिने निर्वाचन होइन नि यो त संविधान बनाउनुको लागि यो संविधान सभाको निर्वाचनको लागि गरिने निर्वाचन हो जुन लामो समयदेखि उहाँको चाहिँ मागको रूपमा भनौँ न उहाँहरूले चाहेको चाहिँ यो संविधान सभाको निर्वाचन संविधान सभा बनाए त उहाँहरूले चाहेको यही संविधान सभाको लागि उहाँहरूले लामो सङ्घर्ष गर्नुभयो त्यस कारणले मलाई विश्वास छ अझै पनि उहाँहरूले चाहिँ यो निर्वाचनलाई मा भाग लिनेतर्फ उन्मुख हुनुहुने यो सरकारलाई नै उहाँहरू मान्नुहुन्न यसको वैधानिकतामाथि नै गम्भीर प्रश्न उठान गर्नुभएको छ गृहमन्त्रीज्यू कसरी यो सरकारले गराएको चुनावमा उहाँ होला र अब यसको वैधानिकतामाथि प्रश्न उठाउन मिल्छ जस्तो मलाई लाग्दैन खालि यसको प्रक्रियामा केही उहाँहरूको असहमति छन् त्यो हामीले बुझेका छौँ खास गरी यो बाधा अड्काउ फुकाउ गर्ने र यो त्योभन्दा अगाडिका राजनीतिक घटनाक्रमहरूमा र ती प्रक्रियाहरूमा उहाँहरूको असहमति भएको पक्कै हो तर यो प्रक्रियागत असहमतिलाई लिएर मुलुकको भाग्य निर्माण गर्ने मुलुकको संविधान बनाउने जस्तो एउटा चाहिँ महत्त्वपूर्ण जुन निर्वाचनको विषय छ त्यो विषयलाई उहाँहरूले बहिष्कार गर्नुहुन्छ भनेर मैले विश्वास गर्न सकिरहेको छैन तर तपाईँहरूले असन्तुष्ट पक्षलाई वार्तामा ल्याउन सक्नु भएन वार्ता पनि गर्न सक्नु भएन भन्ने आरोप त छ नि अब त्यो उहाँहरूको तर्फबाट त्यो आरोप होला तर सरकार जहिले पनि वार्ताको लागि खुला छ हामीले पटक पटक उहाँलाई वार्ताको लागि औपचारिक रूपमै आमन्त्रण गरेका पनि हौँ र त्यसको साथसाथै हामीले पटक पटक उहाँहरूसँग उहाँहरूका चाहिँ नेतासँग हामीले अनौपचारिक रूपमा छलफल गरेकै हौँ हामी सम्पर्कमा रहेकै हौँ र हामीले अहिले पनि हामी चाहन्छौँ र हिजो मात्रै हाम्रो सम्मान्य अध्यक्षज्यूले भन्नुभएको छ कि सरकार वार्ताको लागि खुला छ र उहाँहरूले आफ्ना मागहरू आफ्ना भनाइहरू अहिले पनि सरकार समक्ष राख्न सक्नुहुन्छ र सरकार पनि खुला छ लचिलो छ र हामीले भनेका छौँ कि जुनसुकै भनौँ न यो निर्वाचन सम्बन्धी विषयहरूमा हामी छलफल गर्न तयार छौँ तर पनि अहिलेको स्थितिमा निष्पक्ष र धाँधली रहित किसिमले निर्वाचन हुन सक्ला गृहमन्त्रीज्यू एकदमै हेर्नुहोस् यो सरकार चाहिँ एउटा व्यावसायिक सरकार हो कहिलेकाहीँ यो सरकारलाई चाहिँ निर्दलीय सरकार भनेर भनिन्छ त्यो होइन यो सरकारमा अहिले सामान्य स्वयं जो उहाँको लामो चाहिँ न्याय सेवाको पृष्ठभूमि छ उहाँ चाहिँ प्रधान न्यायाधीशबाट अहिले सरकारको अध्यक्षता गरिरहनु भएको छ त्यस्तै अरू सरकारको गठनलाई तपाईँले निहालेर हेर्नुभयो भने सबै व्यक्तिहरू अराजनैतिक व्यक्तिहरू छन् एउटा भनौँ न राष्ट्र सेवाको लामो चाहिँ पृष्ठभूमि भएका व्यक्तिहरू छन् त्यस कारणले समग्रमा यो मन्त्री परिषदले निष्पक्ष निर्वाचन गर्न सक्छ यो एउटा सक्षम मन्त्री परिषद हो व्यावसायिक मन्त्री परिषद हो र यसलाई दिइएको म्यान्डेट पनि निर्वाचन नै हो त्यस कारणले यसले यसको मूलभूत एउटा म्यान्डेट नै निर्वाचन भएको कारणले यो निर्वाचनमा तर्फ चाहिँ केन्द्रित छ निर्वाचन सम्बन्धी कुराहरूमा यसको चाहिँ पूर्ण प्रतिबद्धता छ र हामी चाहन्छौँ खास गरी यो मन्त्रीमण्डलले चाहन्छ जतिसक्दो छिटो निर्वाचन गरेर राजनैतिक प्रणालीलाई पुनस्थापित गर्न सकियोस् हेर्नुहोस् मुलुकको राजनैतिक प्रणाली भन्नु र राजनैतिक दलहरू भन्ने फरक कुरा हो किनभने मुलुकको राज्य सत्ता सञ्चालन गर्ने राजनैतिक दलहरू लियो त्यो चुनावको मार्फतबाट हुन्छ त त्यस कारणले पनि मलाई लाग्छ हामीले यो अहिले जुन एउटा भनौँ न तपाईँको केही समयको लागि यो राज्य सञ्चालन हामीले गरिरहेका छौँ चुनावको लागि र हामी त्यही उहाँहरूले यदि भनौँ न कसैले यो सरकारको भनौँ न अहिले समग्र राज्य सञ्चालन प्रणालीको चाहिँ वैधानिकतामाथि अथवा अरू कुनै विषयमाथि प्रश्न उठाउँछ भने मलाई लाग्छ ती कुराहरूलाई अझ बढी दरिलोसँग स्थापित गर्ने र दरिलोसँग मुलुकलाई उभ्याउने अभ्यास नै राजनीतिक प्रक्रिया हो त्यस कारणले मलाई लाग्छ तर पनि असन्तुष्ट पक्षलाई सहभागी नगराई कसरी निष्पक्ष निर्वाचन होला र हेर्नुहोस् लोकतन्त्रमा सबै व्यक्तिले सम्पूर्ण रूपमा आफ्ना सबै अरू सबैका कुराहरू मान्छन् भन्ने केही छैन लोकतन्त्रको एउटा मूल मर्म पनि त्यही हो मान्छेले आफ्नो फरक मतहरू राख्न सक्छ आफ्ना फरक विचारहरू राख्न सक्छ त्यो त्यो लोकतन्त्रमा स्वाभाविक हो तर ती ती विषयहरू उहाँ प्रक्रियामा राख्न सकिन्छ तर कुनै पनि मूलभूत भनौँ न तपाईँको संविधान बनाउने जस्तो मूलभूत एउटा राज्यका मूलभूत पक्षहरूमा फरक मत मत भिन्नता राख्नु हुँदैन भन्ने हाम्रो भनाइ छ र यसको साथसाथै जस्तो भनौँ न हामीले यदि उहाँहरूका चाहिँ केही कुराहरू छन् भने त्यो संविधान सभाको निर्वाचन गरेर र संविधान सभामा गएर ती कुराहरूलाई राख्न सकिन्छ त्यसलाई सुधार्न सकिन्छ ल यदि त्यस्ता केही विषयहरू छन् भने पनि बाहिर बसेर भन्दा भित्र गएरै यो मुलुकको चाहिँ भनौँ न कतिपय संवैधानिक र खास गरी अहिले मुलुकका चाहिँ जल्दा बल्दा मुद्दाहरूमा योगदान पुर्याउन सकिन्छ त्यही नै सबभन्दा ठुलो चाहिँ तपाईँको संवैधानिक मार्ग हो भन्ने हामीलाई लाग्छ असन्तुष्ट पक्षका नेताहरूले हिजो रिपोर्टर्स कलमा गएर भनेका छन् कि आजको दिनमा यथास्थितिमा संविधान सभाको निर्वाचन हुनै सक्दैन हामी सहभागी हुँदै अब त्यो उहाँहरूले जान्ने कुरा हो र सरकार चुनावतर्फ उन्मुख भइसकेको छ र यो मुलुकमा चुनाव हुन्छ र हाम्रो प्रयास अहिले पनि उहाँहरूलाई चुनावको प्रक्रियामा ल्याउने हुन्छ र हामीले त्यो कुरा उहाँहरूलाई अनौपचारिक रूपमा भनिरहेका पनि छौँ र हामीले यो निर्वाचन को मिति घोषणा गर्नुभन्दा अगाडि पनि हाम्रो चाहिँ साथीहरूले अनौपचारिक रूपमा सम्पर्क कायम गरेर हामीले यो खबर भनौँ न यो जानकारी हामीले उहाँहरूलाई दिएका छौँ उहाँहरूले के भन्नुभएको थियो त्यतिखेर चुनावमा भाग लिन्छु भनेर त भन्नु भएन होला उहाँहरूका आफ्ना केही अडानहरू छन् उहाँहरूका केही विमतिहरू छन् उहाँहरूका केही मतभिन्नताहरू छन् तर ती ती चाहिँ कुनै भनौँ न एउटा कुनै दल विशेषका आग्रहलाई अथवा कुनै आफ्ना आन्तरिक विषयहरूलाई राष्ट्रिय मूल मुद्दासँग जोडिनु हुँदैन भन्ने हाम्रो मान्यता हो अहिले यो सरकारको ले निर्वाचन गर्नुमा जुन किसिमको निष्पक्षता अप्नाउन सक्छ यो यो अवसरको चाहिँ सदुपयोग गर्नुहोस् भन्ने हो हाम्रो किनभने निर्वाचनपछि त भनौँ न राजनैतिक दलहरूले नै राज्य सञ्चालन गर्ने हो त्यसपछि मुल मुलुकका चाहिँ मूलभूत समस्याहरू समाधान गर्न सकिन्छ भन्ने हो तर पनि सरकार चार दलको सिन्डिकेट भयो भन्ने आरोप छ नि त उहाँहरूको यो सरकार चार दलको सिन्डिकेट कुनै हालतमा होइन यसलाई चाहिँ यहाँले चाहिँ यसरी हुन म हार्दिक आग्रह गर्छु संविधान के अरे सरकार गठन गर्ने प्रक्रियामा एउटा एउटा प्रक्रियाबाट यो गयो त्यो चाहिँ बाधा अड्काउ पर्ने बाध्यता थियो तर अब अहिले यो सरकार सम्पूर्ण नेपालीको सरकार हो सबै राजनीतिक दलहरूको सरकार हो त्यस कारणले यो सरकारले त्यो स्प्रिटका साथ यसले काम गरिरहेको छ चार दलले जे भन्यो त्यही गर्छ सरकारले भनेर भन्छन् मान्छेहरू गृहमन्त्री अब चार दलले जे भन्यो त्यो गर्ने भए तपाईँले अहिले संविधान सभाको निर्वाचन सम्बन्धी अध्यादेश आयो तपाईँले त्यसमै देख्नुभएको छ नि यो सरकारले कसरी काम गर्यो भनेर भनेपछि यो सरकारले छ नि अन्य पक्षलाई कसरी चुनावमा लिएर जान सक्छ अन्य पक्षलाई हेर्नुहोस् अब अहिले यो वार्ता छलफल होइन संवाद सहकार्य यिनै सबभन्दा मूलभूत मन्त्र हुन् कुनै पनि राजनीतिक दलहरूलाई एउटा भनौँ न स्पेस दिने र यो सरकारले भनौँ न यो चुनाव चुनावी प्रक्रियासँग असहमत हुने उहाँहरूले केही मूलभूत मुद्दामा आफ्ना चाहिँ असहमतिहरू चाहिँ व्यक्त गर्नुभएका छ ती ती विषयहरूमा सरकार चाहिँ अहिले पनि भनौँ न सबै राजनीतिकहरूसँग दलहरूसँग छलफल गर्न तयार छ र यो हाम्रो छलफल चाहिँ जारी रहन्छ र मलाई लाग्छ एउटा यस्तो दिन आउँछ जुन दिन चाहिँ सम्पूर्ण राजनीतिक दलहरूले चुनावमा भाग लिनु मक्सिर चारमा चाहिँ संविधान सभाको निर्वाचन दोस्रो पटक नेपालमा हुन्छ अब हुनै पर्छ यसको विकल्प छैन हुनै पर्छ यो चुनाव रोक्न कसैले सक्दैन उसो भए मलाई लाग्छ यो चुनाव रोकिँदैन यो रोक्न हुँदैन र यो रोकिनेवाला छैन किनभने विगतमा पनि संविधान सभाको निर्वाचनको मिति घोषणा भएर चुनाव नभएको धेरै उदाहरण छ क्या आदरणीय गृहमन्त्रीज्यू विगत यस पटक चाहिँ हुन्छ विगतको अवस्था र अहिलेको अवस्थालाई <laughs> तुलना गर्न मिल्दैन भन्ने मलाई लाग्छ ऋषिजी दुईवटा कुराले कि अहिले मुलुकका भनौँ खास गरी मैले सुरुमै भने नि तपाईँलाई अहिले जनताले चुनाव चाहेको छ लामो सङ्क्रमणकालीन अवस्थाबाट अब यो मुलुक अगाडि बढ्न सक्दैन यो मुलुकले यसको चाहिँ यसबाट यसलाई यो विषयलाई यसले थ्याक्न अब सक्दैन त्यस कारणले यो मुलुकले अब कति लामोसम्म तपाईँको राजनैतिक अस्थायित्व भनौँ न बाट यो यसले चाहिँ गुज्रिने हो त्यो अब सम्भव छैन त्यस कारणले यो जनताले अहिले बुझेका छन् जनताले चाहेका छन् र यसको साथसाथै राजनीतिक दलहरूले पनि चुनाव चाहेका छन् सम्पूर्ण राजनीतिक दलहरूले यसमा केही अहिले प्रक्रियामा असन्तुष्टि भएका केही दलहरू हुनुहुन्छ र उहाँहरूलाई पनि संवादको मार्फत चाहिँ ल्याइनेछ र चुनाव गरिनेछ मक्सिद चार गतिबाट सरकार पछि हट्दैन यसपटक चाहिँ कुनै पनि मानेमा सरकार पछि हट्दैन यो सरकार भनेको मलाई लाग्छ हेर्नु सरकारले जहिले पनि जनअपेक्षा अनुरूप काम गर्छ अहिले जनअपेक्षा सरकारलाई तपाईँको भन्नु जनताको म्यान्डेट सरकारलाई चुनाव गर्नु चुनाव गराउनु र राजनीतिक प्रणालीलाई स्थापित गर्नु भन्ने नै छ र यो लामो समयसम्मको चाहिँ राजनीतिक अस्थायित्वलाई अन्त गर्नु भन्ने नै छ त्यस कारणले यस कुरामा सरकार दृढ छ सुरक्षा दिन सक्छ उसो सुरक्षाको प्रबन्ध कसरी मिलाउँदै हुनुहुन्छ गिरिबन्धज्यू नेपाली जनताको प्रश्न त छ नि सरकारले सुरक्षा दिन्छ र यो सरकार गठन भए पश्चातका चाहिँ सुरक्षा सम्बन्धी विषयहरूलाई तपाईँले हेर्नुहोस् सुरक्षा स्थितिमा धेरै सुधार आएको छ हामीले अहिले कुनै पनि अपराध कर्मलाई छुट दिएका छैनौँ हाम्रो अहिले सुरक्षा निकायहरूलाई कुनै किसिमको हस्तक्षेप अहिले छैन र सुरक्षा निकायहरूको चाहिँ व्यवसाय व्यावसायिकतालाई हामीले अभिवृद्धि गरेका छौँ सुरक्षा निकायको आत्मबललाई हामीले अभिवृद्धि गरेका छौँ सुरक्षा निकायमा अहिले हामीले थप जनशक्ति र थप तपाईँको अरू लजिस्टिक लगायतका व्यवस्थाहरू गरेका छौँ र त्यसको साथसाथै हामीले भनौँ न यो निर्वाचनको लागि केन्द्रित गरेर सुरक्षा योजनाहरू बनाएका छौँ र मलाई लाग्छ अहिले भनौँ न सुरक्षाको दृष्टिकोणले चुनावमा कुनै किसिमको कमी आउँदैन र म तपाईँ मार्फत सम्पूर्ण जनतालाई आश्वस्त गर्न चाहन्छु सुरक्षा अब समस्या रहेन अब चाहिँ समस्या भनेको सहकार्य समन्वय र एउटा राजनैतिक एकजुट र अब चुनावको चाहिँ माहौल सिर्जना गर्ने राजनैतिक दलहरूले आफूलाई चाहिँ मोबिलाइज गर्ने गाउँ गाउँसम्म त्यो उपस्थिति जनाउने अब यी कुराहरू चाहिँ विशेषतः चाहिँ अहिले महत्त्वपूर्ण हुन्छ तपाईँ परराष्ट्र मन्त्री पनि हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायको चासो पनि छ नेपालमा संविधान सभाको निर्वाचन हुनुपर्छ भनेर तपाईँलाई कस्तो सहयोग छ मैले चाहिँ तपाईँलाई यो कुरा अघि भनिनँ तर तपाईँले अहिले सोधिसकेपछि म यो कुरा भन्न चाहन्छु कि अहिले नेपालको अवस्था भनौँ न जुन लामो सङ्क्रमण सङ्क्रमणकालीन अवस्थाबाट गुज्रेको कारणले गर्दाखेरि हाम्रा अन्तर्राष्ट्रिय समुदाय हाम्रा छिमेकी मित्रहरू पनि र अरू मित्रहरू पनि त्यत्तिकै चिन्तित छन् एउटा समृद्ध एउटा स्थायित्व भएको मुलुक चाहिँ हेर्न चाहन्छन् हाम्रा मित्र राष्ट्रहरूले त्यसको लागि पनि उहाँहरूले यो चुनाव हुनुपर्छ भन्ने उहाँहरूको चाहिँ एकदमै ठुलो चासो छ र मलाई लाग्छ अहिले अन्तर्राष्ट्रिय समुदायको पनि एउटा अभूतपूर्व एउटा सहयोग छ यो निर्वाचन हुनुपर्छ अब यो सरकारलाई पूर्ण समर्थन छ है अन्तर्राष्ट्रिय समुदायको एकदमै छ पूर्ण समर्थन छ थ्याङ्क यू सो मच गिरिमन्जी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ हुन्थ्यो गृहमन्त्री माधव प्रसाद घिमिरी आदरणीय श्रोताहरू हिजो मन्त्री परिषदको अध्यक्षले जुन किसिमको सम्बोधन गर्नुभयो पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्नुभयो चुनावमा भाग नलिने भनेर असन्तुष्ट पक्षले जुन किसिमको प्रतिक्रिया दिइरहेका छन् यसलाई चाहिँ उनीहरूले यो सम्बोधनलाई कसरी हेरेका छन् त हाम्रो बिचमा हुन्छ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हामी विशेष कुराकानी गर्दैछौँ उपेन्द्रजी हेलो हिजोको मन्त्री परिषदको अध्यक्षको सम्बोधन तपाईँलाई कस्तो लाग्यो त्यो बकम फुस्रे बकवास जस्तो लाग्यो किन चुनावमा भाग लिनको लागि तपाईँलाई उहाँले आग्रह गर्नुभएको छ हामीले उहाँलाई आग्रह गरेका छौँ प्रधान न्यायाधीश पद छाड्नुहोस् र तटस्थ सरकारको भूमिका निभाउनुहोस् तिन दलको कठपुतली नबन्नु तर उहाँले त स्पष्ट रूपमा भन्नुभयो नि त शक्ति सन्तुलन बिग्रिएको छैन म प्रधान न्यायाधीश हुँदा पनि चुनावी सरकारको प्रमुख हुँदा पनि भन्नुभएको छ उहाँले प्रधान न्यायाधीश पदको मोह किन नत्यागेको लोकतन्त्रमा कार्यपालिका र न्यायपालिकाको अधिकार एउटै र शक्ति एउटै व्यक्तिमा हुनुहुन्न भन्ने कुरा त उहाँले ल पढ्दाखेरि नै पढेको हुनुपर्छ तर पनि अहिलेको स्थितिमा छ नि बाधारगाउँ फुकाउमा उहाँ बालवाला प्रधान न्यायाधीशकै रूपमा सरकारको प्रमुख बन्नु भएको हो नि त त्यही गलत हो त्यही लोकतन्त्र माथिको बलात्कार हो त्यो त्यसो भए तपाईँहरू उहाँले प्रधान न्यायाधीशबाट राजीनामा नदिँदासम्म चुनावमा भाग लिनुहुन्न होइन चुनावमा भाग लिँदैन भनिरहेको छैन हामीले तर यो चुनाव हुनै सक्दैन कसरी हुन सक्दैन अहिले भर्खरै गृहमन्त्री भन्नुभयो जसरी पनि निर्वाचन हुन्छ भनेर बाढी बहसमा भन्नुभएको छ चुनावको डेट घोषणा गर्नु त बाबुरामले पनि गरेको थियो तर किन हुन सकेन तर पनि अहिलेको स्थितिमा त सबै दलको समर्थन छ नि यो सरकार सबै दल छैनन् अहिले धेरै दलहरू सडकमा छन् जबसम्म सडकमा रहेका दलहरूसँग सहमति हुन्न चुनाव हुन सक्दैन मुख्य मुख्य दलको त समर्थन छ नि उपेन्द्रजी अब ती मुख्यहरूले त संविधान सभा खाएकै हो नि त गतिला काम त गरे होइन र मुख्य र कम मुख्य भन्ने कुरा अब किन रहँदैन अहिलेको स्थितिमा चारवटा राजनीतिक शक्तिले जे चाहे त्यही हुन्छ नेपालमा जे चाहे त्यही हुन्छ त्यही कुरा चाहिँ अब हुँदैन किन के हुँदैन बताइदिनुहोस् त त्यही त अब हेरौँ न कसरी चुनाव गराउँदो रहेछ यसपटक चुनाव गरायो भने के गर्ने चुनाव हुनै सक्दैन यदि भयो भने उपेन्द्रजी तपाईँ के गर्नुहुन्छ अब आर्मी लगाएर चुनाव गराउने भने त्यस्तो चुनावको कुनै अर्थ रहँदैन उही राजा गराएर चुनाव भन्दा केही फरक हुन्न होइन तपाईँहरूले भाग नलिँदैमा चुनाव हुँदैन भनेर भन्न मिल्छ भने होइन हामी भाग लिँदैन भनेको छैन तर यस्तो चुनाव हुन सक्दैन जबसम्म सडकमा रहेका आन्दोलनकारी शक्तिहरू जुन शक्तिको बलले यो मुलुकमा गणतन्त्र आयो जुन शक्तिको बलले यो मुलुकमा सङ्घीयता आयो ती चार दल तिन दल होइनन् जुन शक्तिको बलले यो मुलुकमा यत्रो परिवर्तन आयो त्यसलाई उपेक्षा गरेर अनि यो मुलुक अगाडि बढ्छ र निकास पाउँछ तर तपाईँहरूले छ नि जनतामा जानको लागि अझै खुट्टा कमाइरहनु भएको छ हामीसँग खेरात छैन यो खिलेको सरकार जनताको सरकार होइन किन होइन कुन कुन जनताले बनाएको हो दलहरूले बनाएको जनतामा आधारित दलहरूले बनाएको यिनीहरू भनेको नोकरी नोकरी गर्ने चाकरी गर्ने मान्छेहरू नोकरिया चाकरियाबाट यो देश चल्दैन देशको लागि छ नि संविधान सभाको निर्वाचन चाहिएला नि देशको राजनीति स्थायित्वको लागि कसले निर्वाचन चाहिँदैन भने त तपाईँहरूले भनिरहनु भएको छ तपाईँका पार्टीका नेताहरूले रिपोर्टर्स कलमा गएर भनिसक्नुभयो चुनाव हामी भाग लिँदैनौँ भनेर सुन्नु पहिला पहिलो कुरा त के हो भन्दाखेरि चुनाव सार्थक चुनाव हुनुपर्छ र यो संविधान सभाको चुनाव सबैले भोट हाल्न पाउने सबैले चाहिँ के छ भन्दाखेरि भाग लिने वातावरण गर्ने र यसको लागि चाहिँ के हो भन्दाखेरि पहिलो शर्त खेलराजको राजीनामा हो उहाँले राजीनामा दिनु भएन भने के गर्ने उहाँले राजीनामा दिनु भएन भने सङ्घर्ष हुन्छ मुलुकमा कस्तो किसिमको सङ्घर्ष हुन्छ जनसङ्घर्ष हुन्छ भयङ्कर जनताले तपाईँलाई साथ दिन्छन् जनताले सङ्घर्षमा उत्रिन्छन् जनताले लोकतन्त्र चाहेको कर्मचारी तन्त्र चाहेको थ्याङ्क यू सो मच उपेन्द्रजी हामीलाई समय दिनु यहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु उहाँ हुन्थ्यो मधेसी जनताकार फोरम नेपालको अध्यक्ष उपेन्द्र यादव आदरणीय श्रोताहरूमा केही समय विश्राम लिन्छु विश्रामपछि एउटा विशेष अन्तर्वार्ता लिएर उपस्थित हुनेछु नेपाली कङ्ग्रेसको वरिष्ठ नेता शेरबहादुर देउबाको भारत भ्रमण यसले प्राप्त गरेको उपलब्धि र नेपाली कङ्ग्रेसको आगामी रणनीतिको बारेमा केही समयपछि नेपाली कङ्ग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको अन्तर्वार्ता लिएर म उपस्थित हुनेछु तपाईँहरू कहीँ नजानुहोला बाँडी बस सुनिरहनुहोला भर्ना सम्बन्धी सूचना दुई सालको एसएलसी परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै विगत सत्र वर्षदेखि प्लस टू कक्षा सञ्चालन गरी आफ्नो विशिष्ट स्थान हासिल गर्न सफल यस इन्टरनेसनल कलेज वर्षमा कक्षा एघारको विज्ञान र व्यवस्थापन विषयमा भर्ना खुलेको बेहोरा सहर जानकारी गराउँदछौँ दुई हजार सत्तरी साल जेठ तिस गतेबाट धमाधम फारम वितरण भइरहेको छ प्रवेश परीक्षा दुई हजार सत्तरी असार आठ गते शनिबार समय बिहान सात बजे सम्पर्क इन्टरनेसनल कलेज खैरनी चार पर्सा फोन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 उहाँलाई धेरै नै सम्मान दियो र भेटघाट पनि सोनिया गान्धीजीसँग मनमोहनजीसँग त्यस्तै विदेश मन्त्री सलमान खुर्सिदसँग अनि वाणिज्य मन्त्री उद्योग वाणिज्य मन्त्री आनन्द शर्मासँग त्यस्तै कपिल सिब्बलजी हुनुहुन्छ सञ्चार मन्त्री र अरू काङ्ग्रेस नेतासँग भेटघाट भयो यसको अलावा विपक्षी दलमा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह त्यस्तै जनता दल युनाइटेड र नेसनल डेमोक्रेटिक एलायन्सका संयोजक शरद यादवजीसँग भेटघाट भयो त्यस्तै कम्युनिस्ट पार्टीका सीतारामजी येचुरीसँग भेटघाट भयो यसको अलावा अरू अब हाम्रो छिमेकी हुनुहुन्छ सकिल अहमदजी गाउँको हुनुहुन्छ उहाँसँग प्रवक्ता हुनुहुन्छ काङ्ग्रेसको त्यस्तै राशि दालवी पनि प्रवक्ता हुनुहुन्छ उहाँले पनि कटसी गर्न आउनुभएको थियो र यसका अलावा तपाईँको डिपी त्रिपाठीजीले आफ्नो घरमा डिनर दिनुभएको थियो अब मन यो विदेश मन्त्रीले लन्च दिनुभएको थियो हैदराबाद हाउसमा हैदराबाद हाउसमा लन्च दिनु आफैमा महत्त्वपूर्ण हुन्छ उहाँहरूले के भन्नुभयो दिदीजी नेपालको बारेमा उहाँहरूको चिन्ता र चासो के थियो के थियो ऋषिजी भने सबैको सरकार चिन्ता पनि र भरोसा पनि कि नेपालमा हामी चाहन्छौँ नेपालको शान्ति प्रक्रिया जुन अहिले सङ्क्रमणकालीन अवस्थामा छ त्यो सङ्क्रमणकालीन अवस्था छिटो टुङ्गियोस् र संविधान बनोस् संविधान सभाको निर्वाचन छिटो होस् भन्ने उहाँहरू पनि चाहनुहुन्थ्यो हामीले पनि शेरबहादुरजीले पनि भन्नु हो कि अब जुन बाह्र बुद्धि समझदारीमा र पटक पटक इतिहासमा जनताको पक्षमा भएको आन्दोलनको पक्षमा भारतीय सरकार र भारतीय जनताको जुन हमेसा सहयोग रहेको छ त्यसको लागि उहाँले भारतीय सरकारलाई र भारतीय जनतालाई धन्यवाद दिनुभयो र सँगसँगै अहिले विश्वास दिलाउनुभयो कि अब शान्ति प्रक्रिया काममा यो माओवादी लडाकुहरूको काम व्यवस्थापन गर्ने काम चाहिँ सम्पन्न भएकोमा त्यो एउटा ठुलो उपलब्धि हो अब संविधान बनाउन काम बाँकी रह्यो त्यसको लागि संविधान सभाको चुनाव दोस्रो पटक गराउने हामीले तय गरेका छौँ अब चुनाव हुन्छ हामी गराउँछौँ र यसबाट संविधान बन्छ भनेर शेरबहादुर देवालले पनि उहाँहरूलाई विश्वास तर भारतीय प्रधानमन्त्री त मक्सिरभित्रै चुनाव हुनुपर्छ भनेर चाहिँ फोकस गर्नु भएको थियो नि तपाईँहरूको भेटवार्तामा त होइन भारतीय सबै नेताहरूले प्रधानमन्त्री मनमोहन सिंह सोनिया गान्धी अनि विदेश मन्त्री सलमान खुर्सीदेखि लिएर अरू विपक्षी दलका नेताहरू त्यहाँका अरू राजनीतिक दलका नेताहरू र त्यहाँका उच्च पदाधिकारीहरू सबैले नेपालमा संविधान सभाको चुनाव भयो भने राम्रो हुन्छ हामी हर तरहको मद्दत गर्न तयार छौँ भनेर उहाँले भन्नुभएको थियो तर अहिलेको स्थितिमा छ नि देउबाको यो भारत भ्रमणले नेपालको राजनीतिमा के सङ्केत गर्छ के सन्देश दिन्छ निधिजी मनमोहन सिंहसँगको भेटमा पटक पटक मलाई सम्झन्छु कि उहाँले we the people of India and government of India want to see party democracy be strengthen be established and strengthen in Nepal भनेर मलाई लाग्छ कि यो पैँतिस मिनटको भेटघाटमा धेरै पटक उहाँले मल्टिपार्टी डेमोक्रेसी एउटा त्यो पनि भन्नुभयो बहुदल बहुदलीय लोकतन्त्र नेपालमा हामी हेर्न चाहन्छौँ छिमेकी मुलुकको नेपाल नेपाललाई हामीले धेरै नेपालसँग सम्बन्ध हाम्रो महत्त्वपूर्ण छ भनेर मनमोहन सिंहले पटक पटक भन्नुभयो त्यस कारण नेपालमा डेमोक्रेसी होस् पार्टी डेमोक्रेसी होस् बहुदलीय व्यवस्था भएको राजनीतिक प्रणाली होस् भन्ने त्यसबाट स्थिरता आउँछ विकास हुन्छ दुई देशमा त्यो भारतीय नेताहरूको अत्यन्त शुभेच्छा र चाहना छ र धेरै शुभेच्छा र शुभकामना उहाँले सबैले दिनुभयो मानिस शेरबहादुर देउवालाई भारतले सम्मान दियो भावी नेतृत्व नेपालको राजनीतिमा के शेरबहादुर देवानी हो त नीतिजी उसमा देवालाई मात्रै होइन शेरबहादुर देवालाई दिनुको सम्मान भनेको के हो भनेदेखि नेपाललाई नेपालप्रति उहाँहरूको कस्तो एउटा सम्मानको भाव छ नेपालमा कति उहाँहरू सरकार राख्नुहुन्छ भन्ने कुराको एउटा प्रमाण हो र त्यसरी सम्मान दियो भन्ठान्छु म उहाँलाई चाहिँ आगामी दिनमा नेपालको राजनीतिमा फेरि पनि सहयोग र समर्थन भारतको रहने भयो उसो भए नेपालको राजनीतिमा र नेपालको विकासमा नेपालको लोकतन्त्रको सुदृढीकरणमा त भारतीय सरकार र भारतीय नेताको सधैँ नै सहयोग र के अरे विश्वास त रहेकै छ नि त तर पनि भावी प्रधानमन्त्रीको चर्चा परिचर्चा नेपाली राजनीतिमा सुरु भएको बेला होइन चुनाव पछि चाहिँ नि संविधान सभाको निर्वाचनपछि अब शेरबहादुर देउवा नेपाली काङ्ग्रेसको तर्फबाट प्रधानमन्त्री हुनुहुनु भयो होइन ऋषिजी अब प्रधानमन्त्री उहाँ तिनपटक प्रधानमन्त्री भइसक्नु भएको छ प्रधानमन्त्री हुने उहाँ गुण र क्षमता छ त्यो निर्णय त नेपाली जनताले गर्ने हो हामीले गर्ने हो तपाईँ हामीले गर्ने हो त्यो त त्यो त त्यहाँबाट बन्ने होइन नि तर पनि भारतको समर्थन त देउवालाई देखियो नि त होइन भारतको समर्थन देउवालाई र नेपाली काङ्ग्रेसलाई र नेपाल देख्छु नि त त्यो हुँदै हुँदै छलफल छ नि सोनिया गान्धीसँगको भेटघाटमा सोनिया गान्धीले उहाँ त काङ्ग्रेसको अध्यक्ष हुनुहुन्छ र सोनिया गान्धीले बरु खुला रूपमा के भन्नु भनेदेखि नेपाली काङ्ग्रेस र हाम्रो काङ्ग्रेस पार्टीको भारतीय कङ्ग्रेस पार्टीको पुरानो सम्बन्ध रहेको छ र यो सम्बन्धलाई अझै सुदृढ गर्नुपर्दछ र एक आपसमा एक्सचेन्ज हरेक लेभलमा गरिराख्नुपर्छ भनेर उहाँले भन्नुभयो नेपालमा डेमोक्रेटिक फोर्स भन्ने नेपाली काङ्ग्रेस हो भनेर उहाँले भन्नुभयो तर नेपाली कङ्ग्रेस पार्टीभित्र पूर्ण एकता छैन नि त सुशील कोइराला शेरबहादुर देउवाको बिचमा त्यो एकता गर्नुपर्छ त्यो त उहाँहरूले गराउनु होइन त्यो त हाम्रो आन्तरिक कुरा हो त्यो त्यो एकता गर्नुपर्छ गराउनुपर्छ तपाईँहरू मिल्नुहुन्छ निर्वाचन आउँछ संविधान सभाको निर्वाचनमा संविधान सभाको निर्वाचन त मिल्नै पर्छ नि नमिलिकन संविधान काङ्ग्रेस एक भएर चुनावमा जान्छ उस भए हजुर एक भएर जान्छ चुनावमा काङ्ग्रेस नेपाली काङ्ग्रेस एक भएर जान्नुपर्छ नेपाली काङ्ग्रेस एक भएर गएन भनेदेखि फेरि नेपाली कङ्ग्रेसलाई मात्रै होइन नेपाली कङ्ग्रेसलाई त त्यसको घाटा लाग्छ लाग्छ नेपालको लोकतन्त्रलाई र नेपालको राजनीतिक स्थिरतामै यो ह्रास आउँछ त्यस कारणले नेपालमा एउटा कुरा ऋषिजी तपाईँले के भन्नु भनेदेखि भारतीय जन हामीले हाम्रै आफ्नै के भन्छ हाम्रो मधेसमा के भन्छ भने आफ्नो दहीलाई सबैले गुलियो भन्छ होइन हामीले त अब नेपालमा नेपाली कङ्ग्रेस डेमोक्रेटिक पार्टी हो भनेर हामीले त भनि नै हाल्छौँ होइन तर अन्तर्राष्ट्रिय जगतले पनि यो कुरा मैले यहाँ पनि नेपालमा आउने अरू खै भारतले होइन मात्रै होइन नेपालमा अरू आउने युरोपियन युनियन अमेरिकन अरू जति पनि मुलुकहरू छ इभन चाइनिज तपाईँको इन्फर्मल कुराकानीमा नेपाली कङ्ग्रेसलाई नै नेपालको एकमात्र डेमोक्रेटिक पार्टीको रूपमा भन्छ त्यस कारण यो खालि भारतले भन्नु भनेर भारतले मात्रै मानेको होइन भारतमा तपाईँको सबै अरू अपोजिसन पार्टीहरूले पनि तपाईँलाई बडो इन्ट्रेस्टिङ कुरा बताउँ इभेन भारतीय कम्युनिस्टहरू लिडर्सहरूसँग हाम्रो भेटघाट हुन्छ अस्ति दिल्लीमा पनि भएको थियो इन्फर्मली फर्मली इन्फर्मली कति नेताहरू भेट्न आउनुभएको थियो होटलमै शेरबहादुरजीसँग अरू ठाउँमा पनि भेट भएको थियो कतिपय दिवा भोज रात्रि भोजहरूमा पनि नेताहरूसँग भेट भएको थियो सबैले के भन्छ भने नेपालमा डेमोक्रेटिक पार्टी भनेको नेपाली कङ्ग्रेस नै हो एक मात्र कमजोर भयो नि त नेपाली कङ्ग्रेस नेपालमा त हो त्यो बरु उहाँहरूको चिन्ताको छ नेपाली कङ्ग्रेस कमजोर भयो नेपाली कङ्ग्रेस कमजोर हुनु नेपाली कङ्ग्रेसले डेमोक्रेटिक फोर्सहरूलाई युनाइट गर्नुपर्दछ नेपाली कङ्ग्रेसले त्यो रोल चाहिँ थ्याङ्क यू सो मच निधिजी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ हुन्छ नेपाली कङ्ग्रेसका नेता विमलेन्द्र निधि आदरणीय श्रोताहरू दलहरूको बिचमा सहमति हुनैपर्छ संविधान सभाको निर्वाचन मङ्सिर चार गते गर्नको लागि सरकारले जुन मिति घोषणा गरेको छ उच्चस्तरीय राजनीतिक समिति सरकार र हिजो सम्बोधन गर्दाखेरि खिलराज रेग्मीले पनि मन्त्री परिषदको अध्यक्षले पनि उद्घोष गर्नु भएको छ सबैलाई चुनावमा लिएर जान्छु भनेर अब सबै दलहरू चुनावमा जानुको विकल्प छैन असन्तुष्ट पक्षको मागलाई पनि सम्बोधन गरेर दलका नेताहरू र सरकारले उहाँहरूलाई पनि चुनावमा लिएर जानुको विकल्प छैन आजको कार्यक्रम र प्राविधिक मित्र नन्दु गेलाङलाई धेरै धेरै सिधमला बिदा हुन्छ हस्त नमस्ते